अगाडि निकै नै चर्चामा रहेका तपाईँले अत्यधिक मन पराउनु भएका तिनै चर्चित आवाजहरू लिएर आएको छु र आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको श्रृङ्खला लिएर हामी हप्तामा तिन पटक आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा मैले तपाईँले निकै नै मन पराउनुभएका त्यही कर्णप्रिय आवाजहरू लिएर आइसकेको छु र कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै रमाइलो खालको आवाज छ निकै नै मनपर्छ तपाईँलाई सहीमा एल्बममा समावेश रहेको गीत हो सहीमा श्रेष्ठको आवाजमा स्वर श्रृङ्गार वारेवा sin झुक्यो नजर वारे वा तर के गर्नु तिमी बिना अधुरै हुन्छु अपुरै हुन्छु सहीमा श्रेष्ठको सहीमा एल्बममा समावेश रहेको गीत तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ निकै नै सुमधुर आवाजहरू तपाईँको माझमा प्रस्तुति गरिराखेको छु जुन आवाजलाई तपाईँले निकै नै मन पराउनु भएको थियो तपाईँको उठमा अझै पनि झुन्डिराखेका छन् तपाईँले अझै पनि गुनगुन गुनाउनुहुन्छ यी आवाजहरू यिनै आवाजलाई जस्ताको तस्तै टिपेर तपाईँको लागि आधुनिक यात्राको व्यवसायमा आज मैले प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाज नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चामा रहन सफल भइसक्नु भएको छ मनोज राज र उहाँले नै तपाईँको माझमा राख्न चाहन्छु उहाँले नै लेख्नु भएको गीत हो यति बेला आधुनिक यात्राको व्यवसायमा राख्छु बदलियो तिमी बदलियो साइनो तर उस्तै सुमा उस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै छु म उस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो बस्न सकिन घेरी कडा झै बस्न सकिन घेरी तिम्रै भै जिउँछु मरको जुनी तिम्रै भै जिउँछु मरको जुनी ढाँटे नभने भागेले फेरि घाटे न भने भागेले फेरि बदलियो तिमी बदलियो साइनो मन्दिर माया हो देउता माया हो मन्दिर माया हो देउता भन्थ्यो नि गर्छु मायाकै पूजा भन्थ्यो नि गर्छु मायाकै पूजा भत्कायो मन्दिर लात्यायो देउता भक्त यो मन्दिर लात्यायो देउता जिन्दगी मेरो भो धुजा धुजा जिन्दगी मेरो भो धुजा धुजा बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छु म बदलियो संसार बदलियो जीवन तर उस्तै छु म उस्तै छ यो माया पक्कै पनि तपाईँ हाम्रो मन बद्लिँदैन समय बद्लिएला परिस्थिति बद्लिएला समाज बद्लिएला तपाईँ हाम्रो सोच बद्लिएला तर मन कहिले पनि बद्लिँदैन तपाईँ सायद जहाँ पुग्नुहोस् तपाईँ जहाँ रहनुहोस् तपाईँको याद तपाईँको मान्छेले पक्कै पनि तपाईँको लागि तपाईँको मनमा लिइराख्नुहुनेछ ताकि समय परिस्थिति बद्लिए जस्तै गरी मन पक्कै पनि बद्लिँदैन र यति बेला तपाईँ आधुनिक यात्राको श्रृङ्खलासँगै हुनुहुन्छ र आधुनिक यात्राको श्रृङ्खलामा विशुद्ध रूपमा हामी आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ र आज मैले केही समय अगाडि तपाईँले निकै नै मन पराउनु भएको निकै नै चर्चामा रहन सफल भएका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र तपाईँलाई थाहा पनि छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार त्यस्तै गरी बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो र बुधबार यो श्रृङ्खलामा रहेर तपाईँको माझमा निकै नै चर्चित आवाजहरू प्रस्तुत गरिराखेको छु प्रविधिबाट राजको साथ मिलिराखेको छ अनि अनियरबाट म प्रतीक्षा तपाईँको साथमा छु र यस्तै सुमधुर गीत सङ्गीतहरू मेरो साथमा छ र विश्वास छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ मलाई सुनिराख्नु भएको छ र यति बेला फेरि पनि अर्को एउटा आवाजलाई नै तपाईँको माझमा जोड्न चाहन्छु आचार्य एल्बममा समावेश रहेको गीत हो तपाईँले निकै नै मन पराउनु भएको थियो कस्तो पन्तले बजारमा लिएर आउनु भएको सो एल्बमलाई र त्यस एल्बमभित्र निकै नै कर्णप्रिय आवाजहरू छन् तिनै गीत सङ्गीत तिनै उत्कृष्ट गीत सङ्गीतहरूको भिडबाट एउटा गीत तपाईँको लागि मैले छुट्याएर ल्याएको छु सुरुपा रसाइलीको आवाज मा रहेको गीत हो निकै नै मिठो छ दिल जलाइ नजाओ प्रिय म तिमी बिना कसरी बाँचु नजाऊ प्रिय tea. जाऊ प्रिय म तिमी बिना कसरी बाँच्छु तिमी पनि टाढा भए कसका लागि जीवन साँच्छु निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र यस्तै चर्चित आवाजहरू तपाईँको माझमा राखिराखेका छौँ त्यसो त आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी तपाईँलाई यस्तै चर्चामा रहेका गीत सङ्गीत तपाईँले अत्यधिक मन भएका गीत सङ्गीत मात्रै राख्दैनौँ आधुनिक यात्राको यो श्रृङ्खलामा हरेक खाले गीत सङ्गीतलाई स्थान दिने गर्छौँ कहिले निकै नै पुराना पुराना गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीतले अहिले नेपाली सुगम सङ्गीतको इतिहास यहाँसम्म आइपुगेको छ ती गीत सङ्गीतलाई तपाईँ हामीले पक्कै पनि भुल्नु हुँदैन र हामीले पनि भुलेका छैनौँ त्यसैले आधुनिक यात्राको यो श्रृङ्खलामा तिनै पुराना पुराना आवाजहरू पनि तपाईँको माझमा राख्छौँ ती पुराना पुराना स्रष्टाहरूले दिनुभएको सङ्गीतलाई पनि हामी तपाईँको माझमा राख्छौँ र आजको कार्यक्रममा भने विशेष गरी मैले अलिकति चर्चामा रहेका केही समय अगाडि भन्नुपर्छ चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र आगामी श्रृङ्खलामा पक्कै पनि ती पुराना पुराना आवाजहरू पनि तपाईँको माझमा राख्नु नै छु तपाईँलाई सबै खाले गीत सङ्गीत मनपर्छ आधुनिक गीत सङ्गीतमा नयाँ पुराना सबै खाले गीत सङ्गीतलाई तपाईँ निकै नै माया गर्नुहुन्छ माया यस अर्थमा गर्नुहुन्छ कि तपाईँलाई यी गीत सङ्गीतले कहीँ न कहीँबाट छोएको हुन्छ त्यसैले पनि गीत सङ्गीतसँग तपाईँ नजिक हुनुहुन्छ र सधैँ नजिक रहनुहोला यो मेरो आग्रह पनि छ तपाईँलाई र यति बेला फेरि पनि अर्को एउटा आवाज तपाईँको माझमा राख्न चाहन्छु अन्तर्ध्वनि एल्बममा समावेश रहेको गीत हो रेणु विष्ट केसीले बजारमा लिएर आउनु भएको एल्बम हो र यति बेला तपाईँको माझमा राख्छु यो निकै नै मिठो आवाज फेरि एक हुन मिल्छ र प्रिय प्रिय उसै गरी रुन मिल्छ र प्रिय रेणु विष्टको आवाज रहेको निकै नै कर्णप्रिय गीत तपाईँले सुनिसक्नु भएको छ अन्तर्ध्वनि एल्बममा समावेश रहेको गीत हो र आधुनिक यात्राको यो श्रृङ्खलामा तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्नको लागि हामी हप्तामा तिन दिन आउँछौँ तपाईँलाई थाहा नै छ हरेक दिनमा हामी अलिकति फरक ढङ्गबाट आधुनिक यात्राको व्यवसाय लिएर तपाईँको माझमा आउने गर्छौँ र आगामी श्रृङ्खलामा मैले विशेष गरी अलि पुराना पुराना गीत सङ्गीतहरू तपाईँको माझमा राख्छु जुन गीत सङ्गीतले गर्दा नै आज नेपाली गीत सङ्गीतको इतिहास यहाँसम्म आइपुगेको छ ती गीत सङ्गीतलाई तपाईँहरूले पक्कै पनि भुल्नु हुँदैन र तिनै गीत सङ्गीतहरू आगामी श्रृङ्खलामा पक्कै पनि तपाईँको माझमा राख्नेछु यो भाषा पनि गर्छु र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर तपाईँको माझमा धेरै बोल्दिनँ म गीत सङ्गीतलाई नै तपाईँको माझमा राख्छु किनकि गीत सङ्गीतसँग तपाईँ निकै नै नजिक हुनुहुन्छ गीत सङ्गीत सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ त्यसैले पनि गीत सङ्गीतलाई नै म कार्यक्रममा जोड दिने गर्छु र यति बेला फेरि पनि अर्को एउटा आवाज निकै नै मर्मस्पर्शी छ आवाज निकै नै कर्णप्रिय छ आवाज वास्तवमा जिन्दगी हो यस्तै छ सत्यराज आचार्य र स्वरूपराज आचार्यको सुमधुर स्वरमा सजिएको निकै नै कर्णप्रिय आवाज अबको क्रममा राख्छु तपाईँ सम्पूर्णको लागि जिन्दगी हो यस्तै छ जिन्दगी यो यस्तै छ जिन्दगी यो यस्तै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 भन्ने सङ्गीत मिलिसकेको छ अब भने कार्यक्रमबाट बिदा पनि यति यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको आजको श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु हुनुहुन्थ्यो र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो बुधबारी श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार पूर्णिमा चाहिँ शीतल लाग्छ यो जिन्दगी झिलमिल झिलमिल ओसी चाहिँ यो जिन्दगी है पूर्णिमा चाहिँ शीतल लाग्छ यो जिन्दगी देखाइदियो पूर्णिमा जैसी